सर्वोच्च अदालतद्वारा प्रधान न्यायाधीशलाई सरकार प्रमुख बनाउनुको कारण माग सिफारिस गर्ने चार दलका शीर्ष नेता र नियुक्त गर्ने राष्ट्रपतिले पन्ध्र दिनभित्र कारण दिनुपर्ने आफूहरूको सहभागिता बिना संविधान सभा निर्वाचन हुने नसक्ने नेकपा माओवादीका अध्यक्ष वैद्यको दावी प्रचण्डसँग एकता हुन नसक्ने विप्लवको भनाई रेग्मीको राजीनामा माग्नु औचित्यहीन रहेको कंग्रेस उपसभापति पौडेलको तर्क बाघको आक्रमणबाट माडीमा दुईजना घाइते ए माओवादी निकटको अखिल क्रान्तिकारीद्वारा वीरेन्द्र र बालकुमारी कलेजको निर्वाचन कार्यालयमा तालाबन्दी पाकिस्तानका पूर्व सैनिक शासक परवेश मुश्रफलाई ज्यान मार्ने तालिबानको धम्की समलिङ्गी विवाहलाई मान्यता दिने कानूनको विरोधमा फ्रान्समा प्रदर्शन र बोइज युनियनलाई हराउँदै हिमालयन शेर्पाद्वारा गोर्खा कप फुटबलमा विजय सुरुवात नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा सर्वोच्च अदालतले प्रधान न्यायाधीशलाई सरकार प्रमुख बनाउनुको कारण माग गरेको छ रेग्मीलाई मन्त्री परिषदको अध्यक्ष बनाउनु गैर कानुनी भन्दै दायर रिटमा न्यायाधीश चन्द्र लालको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो सर्वोच्चले रेग्मीसँग प्रधान न्यायाधीश हुँदाहुँदै मन्त्री परिषदको अध्यक्ष हुनुको कारण माग गरेको छ भने रेग्मीलाई नियुक्त गर्ने राष्ट्रपति डाक्टर रामरण यादव र मुख्य चार दलका शीर्ष नेतालाई पनि रेग्मीको सिफारिस गर्नुको कारण पन्ध्र दिनभित्र पेश गर्न भनेको छ सर्वोच्चले फागुन तिस गते जारी भएको बाधा अड्काउ फुकाउ अध्यादेश पनि पन्ध्र दिनभित्र पेश गर्न भनेको छ चैत्र चार गते सुभाष आचार्यले दायर गरेको रिट सुनवाई पटक पटक सर्दै आएको थियो जाति अतिवाद र उन्मादलाई रोक्न भन्दै क्षेत्रीय समाज नेपालमा सक्रिय नेताहरूले आज अखण्ड नेपाल पार्टीको घोषणा भएको छ क्षेत्रीय समाजका महासचिव कुमार खड्काको अध्यक्षतामा नयाँ पार्टी घोषणा भएको हो पार्टीको सल्लाहकारमा पूर्व गवर्नर हिमालय शमशेर जबरा र डाक्टर उपेन्द्र देवकोटा समेत हुनुहुन्छ क्षेत्रीय समाजको गठनले जातीय राज्यको कालत गर्नेहरूलाई कमजोर पाएको दावी अध्यक्ष खड्काले दल दल गठनसँगै संविधान सभामा गएर आफ्ना मुद्दाहरूलाई सम्बोधन गराउने बताउनुभयो आगामी संविधान सभामा प्रत्यक्षतर्फ बढीमा पन्ध्र सिट र समानुपातिकमा धेरै मत ल्याएर वैकल्पिक शक्ति बन्ने अध्यक्ष खड्काको दावी छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकले प्रमुख दलकै कारण संविधान सभाको मिति तोक्न ढिलाइ भइरहेको बताउनु भएको छ काभ्रेको धुलेखेलमा आज सुरु भएको राष्ट्रिय जनसङ्ख्या नीति सम्बन्धी तिन दिने कार्यशाला गोष्ठीको उद्घाटनपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री मल्लिकले दलहरूकै सहमतिमा निर्वाचनको मिति घोषणा हुने विश्वास व्यक्त गर्नुभयो मन्त्री मल्लिकले निर्वाचनका विषयमा चार दलबीच नै कुरा मिल्न नसकेका कारण सरकारको विरुद्धमा रहेका अन्य दलहरूसँग निर्वाचनको कुरा गर्न समस्या भइरहेको बताउनुभयो सरकार निर्वाचनको मिति घोषणा गर्न तयार भएको उहाँको दावी छ अर्को प्रसङ्गमा मन्त्री मल्लिकले राजनैतिक दलहरूले भन्दैमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले कुनै पनि अवस्थामा प्रधान न्यायाधीश पदबाट राजीनामा नदिने ठोकुवा गर्नुभयो उहाँले प्रधान न्यायाधीश पदबाट रेग्मीको राजीनामा मागेर दलहरूले राजनैतिक चर्चा बटुल्न खोजेको प्रतिक्रिया दिनुभयो नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने माग औचित्यहीन रहेको बताउनु भएको छ आफ्नै पार्टी सभापति सुशील कोइरलाले रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा मागिरहेको बेला पौडेले भने यस्तो भनाई आएको हो प्रधान न्यायाधीशबाट राजीनामा गर्नुको औचित्य छैन नेपाली कंग्रेसका सभापति सुशील कोइरलाले रेग्मीको प्रधान न्यायाधीशबाट राजीनामा मागेको तर्फ औल्याउँदै पौडेलले भन्नुभयो बहालवाला प्रधान न्यायाधीशलाई चुनाव गर्ने जिम्मा दिएको सहमति अनुसार चल्नुपर्छ निर्वाचनको निष्पक्षताका लागि राजीनामा मागिएको हुन सक्ने भन्दै पौडेलले प्रधान न्यायाधीशका नेतृत्वमा चुनाव गर्ने सहमति भए अनुरूप अगाडि बढ्नुपर्ने बताउनुभयो विगतको सहमतिलाई विवादमा पार्ने भन्दा यसै वर्षको मङ्सिरमा चुनाव गर्न केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफरको सहभागिता बिना संविधानसभा निर्वाचन हुनै नसक्ने दावी गर्नुभएको छ इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले चुनावको माहौल बनिरहेको भन्दै चार दलका नेताहरूले भाषण गर्दै हिँडे पनि यथास्थितिमा चुनाव हुन नसक्ने ठोकुवा गर्नुभयो अध्यक्ष वैद्यले संविधानसभा निर्वाचनका नाउँमा अर्को षड्यन्त्र सुरु भइरहेको टिप्पणी समेत गर्नुभयो नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्दले फोहोरको डुङ्गुरमा टुप्पी मात्र देखिने गरी बसेका प्रचण्डसँग अहिले पार्टी एकता हुन नसक्ने बताउनु भएको छ क्रान्तिको झण्डालाई विदेशीका पाउमा लगेर बोझाइदिने र झिङ्गा बस्ने ठाउँमा बस्न रुचाउने प्रचण्ड र उनको पार्टी एकीकृत माओवादीसँग अहिलेको अवस्थामा पार्टी एकताको गुन्जाइस नभएको बताउँदै चन्दले क्रान्तिलाई धोका दिएको स्वीकार गरेर माफी माग्दै जनयुद्धको उत्तराधिकारी पार्टी नेकपा माओवादीको विचार र नीतिलाई माने माने मात्र एकता सम्भव रहेको बताउनुभयो नेकपा माओवादीको अखिल क्रान्तिकारी बालकुमार इकाईले आज कलेजमा आयोजना गरेको उम्मेद्वार घोषणा सभा कार्यक्रममा बोल्दै चन्दले लेन्डोप दोर्जे प्रवृत्तिहरूको कारण देश इतिहासकै जोखिम मोडमा उभिएको टिप्पणी गर्नुभयो कुनै बेला कंग्रेस एमालेलाई विदेशीहरूको कठपुतली भन्दै विदेशी प्रभुहरू भन्दै हिँड्ने प्रसन्न स्वयं अहिले भन्दा दुई कदम अघि बढेर प्रभुको क्षणमा पर्ने गरेको आरोप चन्दले लगाउनुभयो उहाँले निर्वाचन घोषणा भएको भोलिपल्टबाट नेपालमा नयाँ खालको आन्दोलन र विद्रोह सुरु हुने चेतावनी पनि दिनुभयो चुनावकैका लागि किन कुन एजेन्डामा किन संविधान सभाबाट संविधान बन्न सकेन भन्ने बारेमा छलफल नभइकन संविधान सभाको निर्वाचन गर्नु गलत भएको चन्दको बुझाइ छ नागरिक समाजका अगुवाहरूले सरकारी स्तरमा मनाइने यस वर्षको गणतन्त्र दिवस बहिष्कार गर्ने भएका छन् सरकारी कार्यक्रम बहिष्कार गर्दै उनीहरूले छुट्टै सरकारको विरोधसहित गणतन्त्र दिवस मनाउने जनाएका छन् शक्ति पृथकीकरणको सिद्धान्तको विपरीत गठन भएको सरकारले लोकतन्त्रको रक्षा गर्न नसक्ने भन्दै उनीहरूले सरकारको गणतन्त्र दिवसको औचित्य नभएको जनाएका छन् लोकतन्त्र तथा शान्तिका लागि पेसागत सञ्जाल पापड र राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानमा आबद्ध उनीहरूले जेठ पन्ध्र गते नयाँ बानेश्वरमा छुट्टै सभाको आयोजना गरेका छन् कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले राष्ट्रियता र लोकतन्त्रका लागि छुट्टै कार्यक्रमको आयोजना गरिएको बताउनुभयो रेग्मी सरकारको गठन र अख्तियारमा लोकतन्त्र विरोधी मान्छेलाई प्रमुख बनाएर प्रतिगमनको बीजारोपण भएको छ उहाँले भन्नुभयो त्यसको विरोध गर्न हामीले छुट्टै गणतन्त्र दिवसको आयोजना गरेका हौँ पत्रकार सम्मेलनमा नागरिक समाजका अग्गाहरू शम्भु थापा कनकमणे दीक्षित सुशील प्याकुरेल चरण परसाई डाक्टर केदार नरसिंह केसी विष्णु नेस्टुरे लगायतको सहभागिता रहेको थियो नेपालगंजबाट यात्रु लिएर हुम्लाको सिमीकोट पुगेको गोमायरको विमान आज बिहान हुम्लाको सिमीकोटमा दुर्घटना भएको छ विमानमा रहेका सबै यात्रु सकुशल रहेका छन् क्याप्टन रविन्द्र रोकाया विमान चालक प्रीति गिरीसहित विमानमा जना थिए सिमीकोट विमानस्थलमा अवतरणको क्रममा विमान ल्याण्ड गर्ने बित्तिकै पछाडिपट्टिको टायर पञ्चर भएर अनियन्त्रित भई दुर्घटना भएको उड्डयन कार्यालय सिमीकोटले जनाएको छ बिहान नौ बजेर उनपचास मिनटमा नेपालगंजबाट उडेको गोमायरको nine AN AGO C twenty विमान दस बजेर बयालिस मिनट जाँदा दुर्घटनामा परेको हो विमानको दाहिने पखेटा भाँचिएको छ भने पङ्खामा पनि क्षति पुगेको छ पालो रिपोर्टको पछिल्ला केही दिनमा दिनजसो पानी परिरहेको छ जसले गर्दा कृषकहरूलाई भने फाइदा पुगेको छ यस्तै अवस्था रहने हो भने धान भित्राउन भने समस्या पर्ने देखिन्छ अहिले पानी परे पनि मनसुन सुरु हुन भने अझै एक दुई हप्ता लाग्ने मौसमविदहरूले बताएका छन् सम्झना श्रेष्ठको रिपोर्ट सामान्यतया असार सालमा सुरु हुने वर्षा यस वर्ष भने जेठबाट नै सुरु भएको हो कि भन्ने दैनिक जसो परिरहेको पानीले जनाएको छ बिहानी पख सामान्यतया दैनिक झरी त छँदैछ अझ रातको समयमा हावाहुरीसँगै बिजुलीको चम्काई र चट्याङसँगै दैनिक जसो वर्षा भइरहेको छ दैनिक जसो परेको पानीले चितवनका केरा व्यवसायीदेखि धान मकै र तरकारी खेती गर्ने कृषकहरू समेत खुसी देखिन्छन् अहिले परेको पानीले केरा खेतीमा कस्तो प्रभाव पारेको छ त केरा व्यवसाय संघका अध्यक्ष एगे प्रसाद सुवेदी यतिखेर परेको पानीले समग्र चितवन जिल्लामा किसानहरूको लागि नै अत्यन्तै फलदायी रूपमा मानिन्छ यतिखेर सिँचाइ गर्न पर्ने अवस्थामा आकाशबाट परेको पानीले गर्दा सबैको अब पम्पसेट र मोटरहरू चाहिँ अहिले चलाउनु परिरहेको स्थिति छैन त्यसैले गर्दा समग्र रूपमा चितवनका केरा किसानहरूलाई चाहिँ यतिखेरको पानी चाहिँ अत्यन्तै नै फाइदा भएको केरा खेती गर्ने कृषकलाई यो पानीले अति नै फाइदा पुर्याएको भनिरहँदा धान खेती गर्ने कृषक भने लगातार पानी परिरहने हो भने धान भित्राउँदा समस्या हुने धान खेती गर्ने कृषकहरू बताउँछन् विगत लामो समयदेखि धान खेती गर्दै आइरहेका कठार गाविसका कृषक हरिप्रसाद सापकोटा हाम्रो अहिलेको यो वर्ष यो पानीले चाहिँ बाली नाले एकदम राम्रो भएको छ अब यसको पन्ध्र दिन पछि फेरि पानी यसरी आउने भने हाम्रो खेतीपातीहरू अति नष्ट भएर जान्छ अब उम्रिने हुन्छ अब घाम लाग्दैन बर्खाको कारणले गर्दा धेरै खेतीपाती यो नष्ट हुन्छ त्यसले गर्दा हामीलाई पछि चाहिँ पानी नपर्दा अति राम्रो छ अहिले चाहिँ पानी पर्दाखेरि अति अति राम्रो भएको छ पछि पानी पऱ्यो भने चाहिँ नराम्रो हुन्छ पछि पानी पर्दाखेरि हाम्रो धान त सबै नष्टै भएर जान्छ नि उम्रिने डर हुन्छ तपाईँको पानी धान कालो हुन्छ बजार बिग्रेन हरेक समस्या छ नि यसरी पानी पर्ने क्रम अझ दुई दिनसम्म जारी रहन सक्ने र पुरै मनसुन सुरु हुन भने अझै दस बाह्र दिन लाग्ने मौसमविद वरुण पौडेल बताउनुहुन्छ मनसुन सिजन हो है मनसुन चाहिँ सुरु भएको छैन मनसुन सुरु हुन अझै चाहिँ हप्ता दिन दस बाह्र दिन बाँकी नै छ हाम्रो नर्मल डेट चाहिँ मनसुनको चाहिँ तपाईँको जुन टेन हो आज मे सत्ताइस मात्रै भयो साँझ पक्क भनौँ न अथवा बिहान राति पनि पर्न सक्छ यो गड्यागुडुङको वर्षा यो खालको चाहिँ सिस्टमहरू देखा परेको छ यो चाहिँ एक दुई दिन अझै रहन्छ त्यसपछि यो बिस्तारै घट्दै जान्छ जे होस् अहिले परेको पानीले किसानहरूलाई हर्षित तुल्याएको छ यसरी नै बाली भित्राउने बेला पनि मौसम अनुकूल भइदियोस् भन्ने कृषकको चाहना छ बाँकी समाचार नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा वार्षिक सोह्र हजार मानिसको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ नेपाल अर्बुद रोग निवारण संस्थाका अनुसार विश्वमा प्रत्येक वर्ष धुम्रपानको कारण साठी लाख मानिसको ज्यान जाने गरेको छ भने नेपालमा सोह्र हजारले ज्यान गुमाउने गरेका छन् यस्तै छ लाख मानिसले अर्का ले गरेको धुम्रपानका कारण ज्यान गुमाउने गरेको संस्थाले जनाएको छ विश्वमा प्रत्येक सात सेकेन्डमा एकजनाले धुम्रपान सेवनकै कारण ज्यान गुमाउने गरेको संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो बाकु आक्रमणबाट आज माडीमा दुईजना घाइते भएका छन् दिउँसो दुई बजीतिर कल्याणपुर नौ गौरीनगर स्थित सामुदायिक वनमा गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा अन्दाजी चालिस वर्ष चन्द्रबहादुर राई र बलबहादुर भूषाल घाइते भएका हुन् दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र बगोडामा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर ल्याइएको छ देशभरका कलेजमा एकैसाथ सबैको निर्वाचन हुनुपर्ने भन्दै ए माओवादी निकटको अखिल क्रान्तिकारीले चितवनका दुई ठुला कलेज वीरेन्द्र र बालकुमारी कलेजको निर्वाचन कार्यालयमा पनि तालाबन्दी गरेको छ सबैको निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहेको बेला कलेजको निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो तालाबन्दीका कारण सबैको निर्वाचन थप अन्यतातर्फ धकिलिएको छ समयमा निर्वाचन नहुने सम्भावना बढेको भन्दै विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन् क्रान्तिकारीको केन्द्रीय कार्यक्रमलाई सहयोग र समर्थन गर्दै देशभरका कलेजहरूका निर्वाचन कार्यालयमा तालाबन्दी गरेको अखिल क्रान्तिकारले जनाएको छ आज बिहान भरतपुरमा भएको एक कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी चितवनका जिल्ला इन्चार्ज घनश्याम दाहालले सबैको निर्वाचन हुन नसक्ने बताउनु भएको थियो तालाबन्दी पराजित मानसिकताको उपज भएको र हार देखेपछि अखिल क्रान्तिकारले तालाबन्दी गरेको अन्य विद्यार्थी सङ्गठनले आरोप लगाएका छन् पूर्वी चितवनको कछार स्वास्थ्य चौकीमा कर्मचारीहरू नियमित र समयमा उपस्थित नहुँदा समस्या परेको बिरामीहरूले गुनासो गरेका छन् कार्यालय खोल्ने बित्तिकै आफूहरू आउने गरे पनि कर्मचारीहरू भने करिब एक घण्टा ढिलो आउने गरेको उनीहरूको भनाइ छ आज एघार बजेसम्म एकजना मात्र कर्मचारी आउँदा उनी भन्दा पहिले नै चार पाँचजना बिरामी कुरेर बसेका थिए अरू दिनमा पनि कर्मचारीहरू समयमा कार्यालय आउने नगरेको सरकारवालाहरूले बताएका छन् कठार नौ कृष्ण बहादुर श्रेष्ठले कर्मचारी समयमा नआउँदा सामान्य औषधि लिन आउँदा समेत एक घण्टा कुर्नु परेको गुनासो गर्नुभयो यस सम्बन्धमा स्वास्थ्य चौकी प्रमुख इन्द्र शर्माले भने गल्ती रुद्र शर्माले भने गल्ती भएको स्वीकार गर्नुभएको छ व्यवहारिक काम पर्ने हुँदा कहिलेकाहीँ समयमा र नियमित कार्य आउन नसकेको शर्माले बताउनुभयो सो स्वास्थ्य चौकी गत वर्ष मात्रै उपस्वास्थ्य चौकीबाट स्तर उन्नति भई स्वास्थ्य चौकीमा परिणत भएको थियो सातजना कर्मचारी रहेको सो स्वास्थ्य चौकीमा हाल नियमित रूपमा तीन चारजना मात्र आउने गरेको कठार गाविसका पूर्व अध्यक्ष विश्वनाथ चौधरीले बताउनुभयो समयमा र नियमित कार्य आउन आफूले पटक पटक सुझाव दिए पनि अटेर गर्ने गरेको चौधरी चौधरीले बताउनुभयो स्वास्थ्य चौकीमा एक दुईजना कर्मचारीको महिनामा दुई तीन पटक मात्र हाजिर हुने गरेको उहाँले बताउनुभयो स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा लापरवाही हुँदा समेत जनस्वास्थ्य कार्यालयले अनुगमन नगरेको प्रति उनीहरूले आपत्ति जनाएका छन् सुनको भाव आज दुई सय रुपियाँ बढेको छ आइतबार पचास हजार छ सय रुपियाँ प्रति तोला कारोबार भएको सुन आजको भाव बढेर पचास हजार आठ सय रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ चाँदी भने आइतबारकै भाव अर्थात् प्रतितोला आठ सय पैँसठी रुपियाँमा कारोबार भएको छ अब के छोटा खबरहरू नेपाल र भारतको संयुक्त सैनिक आरोहण दलले सगरमाथामा चार हजार दस किलो फोहोर संकलन गरेको छ संकलित फोहोर नाम्चे स्थित बरादहल गुल्ममा आयोजित कार्यक्रममा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क निर्देशनले जनाएको छ सिन्धुलीको कोटमा चट्याङ पर्दा कोट दुई पाङ्ग्रे खोलाका बाह्र वर्षका बाबुराम थिङको घटनास्थलमा मृत्यु भएको छ चट्याङ लागेर स्थानीय अभिमान थिङका छोरा बुद्धिमान थिङ नाति विक्रम थिङ र उनका भाइ शङ्कर थिङ घाइते भएका छन् पूर्व पश्चिम राजमार्गको कालसती नारायणगढ सडक खण्ड अन्तर्गत लोकाहा खोलामा गैरातीदेखि अवरुद्ध सडक अहिले एकतर्फी रूपमा संसारमा आएको छ हिजो मात्र निर्माण गरेको अस्थायी डाइभर्सन गैरातीको बाढीले बगाइदिएपछि गैरातीदेखि अवरुद्ध भएको थियो र कविलासको दास ढुङ्गामा निर्माणाधीन तनहुको देवघाट जोड्ने पक्की सडकी पुल निर्माणको काम पच्चिस प्रतिशत सकिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं दलहरूबीच निर्वाचनको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 छ मोश्रफमाथि हाल अनेको आरोप लागेका छन् भने उहाँ हाल प्रहरी हिरासतमा हुनुहुन्छ मोश्रफमाथि पूर्व प्रधानमन्त्री बेन्जेर भोटोको हत्या गरेको सन् दुई हजार सातमा आपतकाल लागू हुँदा न्यायाधीशलाई बर्खास्त गरेको तथा बलोचका एक विद्रोही नेताको सन् दुई हजार छमा भएको हत्यामा संलग्न भएको आरोप लगाइएको छ सन् दुई हजार सातमा मोश्रफको कट्टरपन्थीहरूले नियन्त्रणमा लिएको रातो मस्जिदमा कारवाही गर्न सेनालाई आदेश दिनुभएको थियो प्रधान न्यायाधीशलाई हिरासतमा लिएको न्यायाधीशलाई हिरासतमा लिएको आरोपमा बुधबार अदालतले उहाँलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ पूर्व सैनिक शासकलाई हिरासतमा लिनु पाकिस्तानमा अभूतपूर्व कार्य हो यसो मुलुकको इतिहासको आधाभन्दा बढी समय सेनाली शासन चलाएको छ यसलाई सशस्त्र सेनाली शासन नियन्त्रणमा लिने कुराका लागि चुनौती ठानिएको छ मुश्रफमाथि सन् उन्नाइस सय उनासयदेखि दुई हजार आठसम्म तीन पटक हत्या प्रयास भइसकेको छ उता फ्रान्सको राजधानी पेरिसमा समलिङ्गी विवाहलाई मान्यता दिने कानूनको विरोधमा झण्डै डेढ लाख मानिस सडकमा उत्रिएका छन् तर प्रदर्शनकारले भने झण्डै दस लाख मानिस सडकमा उत्रिएको दावी गरेका छन् ठाउँ ठाउँमा भएको झडपमा प्रहरले एक सय भन्दा धेरैलाई गिरफ्तार गरेको छ समलिङ्गी विवाहलाई मान्यता दिने विधेयकलाई राष्ट्रपति फ्रान्स होल्यान्डले एक हप्ता अघि प्रमाणित गर्नुभएको थियो विधेयकले समलिङ्गी जोडीले धर्म पुत्र पुत्री राख्न पाउने कानुनी बाटो समेत खुलेको छ प्रदर्शनकारले समलिङ्गी विवाह अप्राकृतिक भएको बताएका छन् यो विधेयकको विषयमा फ्रान्समा लामो समयदेखि बहस हुँदै आएको छ एक हप्ता अघि एक इतिहासकारले विधेयकको विरुद्धमा गोली हानेर हत्या गरेका गोली हानेर आत्महत्या गरेका थिए विधेयक प्रमाणित गरेको भन्दै प्रदर्शनकारीको निशानामा राष्ट्रपति परेका छन् फ्रान्स समलिङ्गी विवाहलाई मान्यता दिने संसारको चौधौँ देश हो अब खेल समाचार मुम्बई इन्डियन्सका स्टार खेलाडी सचिन तेन्दुलकरले आइपिएल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् मुम्बईले उपाधि जितेसँगै उनले आफ्नो लागि यो नै अन्तिम आइपिएल भएको प्रतिक्रिया दिएका हुन् उनले यो सिजन साह्रै रोमाञ्चक रहेको पनि बताएका छन् चोटको कारण सचिनले फाइनल खेल भने खेल्न सकेनन् फाइनल खेलको लागि फाइनल खेलको तेह्र अघि सनराइजर्स हैदराबादसँगको खेलमा सचिन रिटायर्ड हट भएका थिए त्यसपछि चोट निको नभएकाले उनी फाइनलसम्म मैदान ओर्लन सकेनन् आइपिएलका अठहत्तर खेलमा सचिनले दुई रन बनाए जसमा एक शतक र तेह्र अर्धशतक उनको नाममा छ तेन्दुलकरले अघिल्लो वर्षको अन्तिममा एक दिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका थिए यसैबीच मुम्बई इन्डियन्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तेइस रनले हराउँदै आइपिएल क्रिकेटको छैटौँ संस्करणको उपाधि जितेको छ मुम्बईले दिएको एक रनको लक्ष्य पछ्याएको चेन्नई नौ विकेटको क्षतिमा एक रनमा समेटियो दुई पटक फाइनल पुगेको मुम्बईले पहिलो पटक उपाधि जितेको हो उपाधिसँगै मुम्बईले दस करोड भारतीय रूपियाँ जितेको छ भने चेन्नईले सात करोड पचास लाखमा चित्त बुझायो यसअघि सन् दुई हजार दसको आइपिएल फाइनलमा चेन्नईले मुम्बईलाई हराएर उपाधि जितेको थियो हिमालयन शेर्पाले गोर्खा कप फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ समूह डीमा रहेको हिमालयन शेर्पाले आज दस रङ्गशालामा भएको पहिलो खेलमा नवप्रवेशी बोइज युनियनलाई दुई शून्यले पराजित गरेको हो हिमालयन शेर्पाको जितमा धीरज तामाङले त्रिसठ्यौँ र जसबहादुर राईले अठासी मिनटमा गोल गरे अहिले दोस्रो खेलमा जावला खेल युथ क्लब र फ्रेन्ड्स क्लब बीच प्रतिस्पर्धा भइरहेको छ बाहन्न मिनटको खेल समाप्तसम्म दुवैतर्फबाट कुनै पनि गोल हुन सकेको छैन बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सर्वोच्च अदालतद्वारा प्रधान न्यायाधीशलाई सरकार प्रमुख बनाउनुको कारण माग सिफारिस गर्ने चार दल र नियुक्त गर्ने राष्ट्रपतिले पन्ध्र दिनभित्र जवाफ दिनुपर्ने आफूहरूको सहभागिता बिना संविधानसभा निर्वाचन हुने नसक्ने नेकपा माओवादीका अध्यक्ष वैद्यको दावी प्रचण्डसम्म एकता हुन नसक्ने विप्लवको भनाई रेग्मीको राजीनामा माग्नु औचित्यहीन रहेको कंग्रेस उपसभापति पौडेलको तर्क बाघको आक्रमणबाट माडीमा दुईजना घाइते ए माओवादी निकटको अखिल क्रान्तिकारीद्वारा वीरेन्द्र र बालकुमारी कलेजको निर्वाचन कार्यालयमा तालाबन्दी पाकिस्तानका पूर्व सैनिक शासक परवेज मोश्रफलाई जान मार्ने तालिबानको धम्की समलिङ्गी विवाहलाई मान्यता दिने कानूनको विरोधमा फ्रान्समा प्रदर्शन र बोइज युनियनलाई हराउँदै हिमालयन शेर्पाद्वारा गोर्खा कप फुटबलमा विजय सुरुवात हौस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार